लोकान्ति नाच्न पर्यो र लोकान्ति रूप किरानी लिन्छौ सङ्गीको चिन्ता छोड्नै पर्छ जन्म घर एक दिन त रूप किरानीलाई बन पाखा छ बेला देखै र ज्योतिषलाई हर्केला रूप किरानीलाई